আমি ढाक बादलुले जुलाई बाछा कसम तोडेर गए नि तर म सम्झिरहन्छु बाछा कसम तोडेर

ढाक्योमा दारुले बाचा कसम तुडेर गए नि तर म सम्झिरहन्छु बाचा कसम तुडेर गए तर म सम्झिरहन्छु मलाई केही छैन मसँग त्यही छैन ढाक्यो बाजालुले बाछा कसम तोडेर छन्